माया पाउनु तिमीले जसलाई पाउन मलाई त्याग्यो हो धेरै माया पाउनु तिमीले जसलाई पाउन मलाई त्याग्यो उसको मुटुभित्र पसी माया पाउनु तिमीले जसलाई पाउन सारा फिडाहरू मलाई दि तिमीले हाँसो लग्यो सारा फिडाहरू मलाई दि तिमीले खुसी लग्यो सारा तिमीलाई पाउन मलाई त्याग्यो हान्यो ठान तिमीले छुरा हान्यो हान बरु परै ठान्यो ठान तिमीले छुरा हान्यो हान बरु यादमा मरेछु अरू धेरै माया पाउनु तिमीले जसलाई पाउन मलाई त्याग्यो पाउन मलाई